यादसँगै बिछन् मेरा रातहरू सँगसँगै बिताएका मिठा मिठा साथहरू आइदिन्छन् परेलीमा छाइदिन्छन् आँखाभरि चिम्लिँदा आँखा पनि आज

झस्केर बोलाए झै लाग्छ कसैले छमाए आएर छोए झै लाग्छ

साथहरू आइदिन्छन् परेलीमा छाइदिन्छन् आँखाभरि जिम्मेदार